अहिलेसम्म हाम्रो तपाईँको म खुम्बार सेतुवाल छेत्री हो मेरो नाम अहिलेसम्म हाम्रो उठेको लाख पाउनु लाख यति पैसा उठ्यो बाँकी हामी अब बल्ल सुरु गर्दैछौँ उठाउनको लागि होइन त्यसलाई अब तपाईँ हामी सबैले सहयोग गर्नु होला पैसा कम आर्थिक कम धेरै कम छ होइन त्यही भएर तपाईँको अब छ सात लाख यति खर्च भइ भइसक्यो आर्थिक कमजोरीको कारणले गर्दा हामी तपाईँ हामी सहयोग गरिदिनु हुन हामी विनम्र अनुरोध छौँ सहयोग गर्न चाहनुहुने महानुभावले तपाईँहरूको खाता नम्बर बताइदिनुहोस् न खाता नम्बर तपाईँको छ साइन रेसिङ development bank bank limited zero zero eight double zero five triple zero eight two five three six triple five one zero zero zero zero zero one फेरि भनौँ है त खाता नम्बर छ तपाईँको double zero eight double zero five triple zero eight two five three six zero zero zero zero zero one लास्टमा पाँचवटा जिरो लास्टमा पाँचवटा जिरो वान छ खाता नम्बरमा विनम्र अनुरोध छ हस् धन्यवाद अन्तिममा दिदी तपाईँ जो आँसु बगाइरहनु भएको छ एकदम क हाम्रो पनि अन्तिममा के भन्न चाहनुहुन्छ अन्तिममा म के भन्न चाहन्छु भने मलाई सबैले सहयोग गरिदिनु होला म त सहयोगको भिकारी भएँ पैसाको अभाव भयो सबैले मेरो रुवाई मेरो पिर व्यथा सम्झेर सहयोग गर्नुहोला मेरो छोरालाई जसरी भयो नि म बचाउन चाहन्छु देश विदेशमा हुनुहुने सबैले हजुरले सहयोग गरिदिनु भयो भने मेरो छोराले पुनर्जीवन पाउनेछ नयाँ जीवनको सुरुवात गर्नेछ मेरो छोराले यति अवश्य पनि प्रत्येक व्यक्तिले आफ्नो एक दिनको घाँस काटेर भए पनि सहयोग गर्नुभयो भने यी अरखाँची जिल्ला मरेङ गाविस वडा नम्बर नौका यी सन्दीप सेजवालले नवजीवन पाउने छन् जो ब्लड क्यान्सर भएर यति बेला भरतपुर क्यान्सर अस्पतालमा भर्ना भइरहेका छन् सबैले सहयोग गरिदिनु हुन हामी पनि विनम्र अनुरोध गर्दै अहिले छुटिन चाहन्छौँ हस् नमस्ते हजुरलाई पनि धेरै धन्यवाद र यो ओजेलका खबर सुन्नुहुने सबै श्रोताहरूलाई मेरो हृदयदेखि नै नमस्कार भन्न चाहन्छु हजुर मम्मी रुनु भएको छ यहाँ ल कुरा गर बाबु हजुर म यही छु बाबु तिमीलाई राम्रोसँग उपचार गरे सबैसितबाट सहयोग माग्नु पर्यो है सबैले मेरो रुवाई मेरो पिर व्यथा सम्झेर सहयोग गर्नुहोला मेरो छोरालाई जसरी भयो नि म बचाउन चाहन्छु देश विदेशमा हुनुहुने सबैले हजुरले सहयोग गरिदिनु भयो भने मेरो छोराले पुनर्जीवन पाउनेछ नयाँ जीवनको सुरुवात गर्नेछ मेरो छोराले अब सुनौ गीत सङ्गीत र खोज खबरको सङ्गालो जीवनको गोरेटो ऋण काटेर गरिबीबाट मुक्त हुन मलेसिया पुग्नुभएका गुल्मीको वामी गाविस वडा नम्बर एक बसेरी गाउँका लालबहादुर राणा यति बेला पैसा र पत्नी दुवै गुमाएर पुमपुरोमा हात समाउने हुनु भएको छ वैदेशिक रोजगारले थुप्रै नेपालीको घर आउँदा न पैसा न पत्नी भएका धेरै घटनाहरू हामीले उठान गरिसकेका छौँ विदेशमा हाड हड्डी घटेर बसिरहेका कतिपय पुरुषका पत्नीहरूको रवैया उठान गर्नु पनि अब सामान्य कुरा भइसकेको भइसकेको छ तर भित्रै शारीरिक सम्पर्क यो भने हाम्रो समाजका लागि गम्भीर आपत्तिको विषय हो यसर्थ आज हामी मलेसियामा रहेका उनै लालबहादुर राणाकी श्रीमती आशा राणा आफ्नै देवर गणेश राणासँगको लसबसमा लागेर भागेको घटना आजको जीवनको गोरेटोमा उठान गर्दैछौ त्यसका लागि आज हामी भाउजू भगाउने उनै देवर गणेश राणाकी जेठी श्रीमतीसँग टेलिफोन सम्पर्कमा कुराकानी गर्दैछौ भने बीचमा पत्नी पीडित पीडित उहाँका जेठाजु लालबहादुर राणासँग पनि सम्पर्क गर्नेछौँ सुनौ यो विकृतिले कसैको बिचल्ली परेको जीवन तिम्रो बोली सुन्ने मन त कति छ कति तर तिमी दुखी भएको सलिनाजी तपाईँको श्रीमान जो गणेश राणाले आफ्नै भाउजू आशा राणालाई भगाएर लगेपछि तपाईँ धेरै पीडित हुनु परेको छ तपाईँ अहिले घरमा खाने खर्च छैन निमेक मजदुरी गर्नु परिरहेको छ गर्भवती अवस्थामा हुनुहुन्छ एकदम पीडित छु भन्दै तपाईँ धेरैचोटि मलाई भेट्न तमगास पनि आइपुग्नु भयो ओजेलका खबरमा आफ्नो पीडा वेदना राख्नका लागि म त्यहाँ आउन नसके पनि आज टेलिफोन मार्फत तपाईँका पीडा वेदना राख्न गइरहेका छौँ पुरा गर्नुहोस् आफ्ना दुःख वेदनाहरू पस्किनुहोस् पहिला चाहिँ अब यिनीहरू अब गणेश चाहिँ उहाँ विदेश गएको थियो हेर्नुहोस् गणेश विदेश जाँदाखेरि अब आशा चाहिँ इन्डियामा थियो यिनीहरूको अब पहिला पहिल्यैदेखि चाहिँ यस्तै लप रहेछ लपन सपन चलेको थियो त्यसपछि हामीले अब त्यो तिन वर्षबाट घरमा आए तिन वर्ष बादमा घरमा आउँदाखेरि त्यसले मलाई यसरी मारपिट गर्ने त्यही लुगाहरू सबै दिने गरेर फेरि त्यसले अब उहाँ आशा आशालाई यस्तै मेसेज पठाउने रातभरि तिमी दुइटा भएर एकै ठाउँ सुत्ने बस्ने गरेको त मैले पनि यहीँबाट देखेको आजसम्म यत्रो वर्ष भयो होइन चाहिँ मैले कति दुःख सहेर बसेको थिएँ तर पनि यसले मलाई उल्टा उल्टा छानेर चाहिँ पुलिसहरूसित लगाइदिएर यस्तो आमाले पनि त्यही भान्जाहरूसित लगाइदिने आफ्नै दिदीको छोराहरूसित लगाइदिने गरेछु त सुन्नुहोस् न तपाईँको वेदनालाई आत्मसात गर्ने एउटा गीत सुनाइदिएँ है त मैले अब हामी उनै पत्नी पीडित लालबहादुर राणासँगको टेलिफोन सम्पर्कमा छौँ जो उहाँ यति बेला वैदेशिक रोजगारका लागि मलेसियामा हुनुहुन्छ त्यहाँबाट हामीलाई उहाँ टेलिफोन सम्पर्क गर्दै हुनुहुन्छ हेलो नमस्कार हजुर नमस्कार लालबहादुर राणाजी बोल्नुभयो होइन त मलेसियाबाट हजुर सर हजुर तपाईँ वैदेशिक रोजगारका लागि त्यसरी बस्नु भएको छ होइन मलेसिया जस्तो ठाउँमा होइन तर यता श्रीमती त आफ्नै देवर टिपेर हिँड्नु भएछ नि त हजुर अब के गर्ने अब त्यस्तै भयो मैले राम्रोसँग बस भनेर अब दिनदिनै फोन गर्थ्यो पैसा पठाइरहन्थ्यो अब देवरसँग कुरो लाग्छ पैसा पठाउँदैन फोन गर्दैन अनि देवरसँग हिँडेछ अब मलाई थाहा भएन मैले आफ्नो बालबच्चा भनेर यस्तो बालबच्चाको लागि नै यत्न तार आयो यस्तो गर्यो आफ्नो देशबाट विदेशतिर आयो होइन के गर्ने ओली चाहिँ त्यो सोच्दैन अब मैले चाहिँ राम्रै घरमा बस्ला भनेर छोडेर आएको त्यति विश्वास गरेर आएको अब सब विश्वास तोडेर हिँड्यो के गर्ने अब यस्तै भयो भाइले पनि भन्यो अब मैले स्याहारे दाइ अब दुई छोरी चाहिँ म घरमा लगेर छोड्छु भाउजूलाई म स्याहारे भनेर भाइले पनि भन्यो कस्तो लाज नभएको है के भन्यो लाज शर्म भएको भए किन त्यस्तो गर्थ्यो होला र सुन्नु न नेपालीहरू अहिले वैदेशिक रोजगारका लागि निकै बढ्दो संख्यामा गइरहेका छन् होइन तर वैदेशिक रोजगारले एउटा असर चाहिँ परिवारमा चाहिँ पारेको छ घर चाहिँ जलाएको छ है गर्मी के थाहा मलाई के थाहा मलाई बुझ्ने रमाको बस्नु पर्यो रात दिन रोइ रोइ कुम्लो बोकी श्रीमाती पहिलाको बस्नु पर्यो रात दिन रोइ रोइ कुम्लो बोकी श्रीमाती पहिलाको कुम्लो बोकी श्रीमाती पहिलाको कति वर्षदेखि मलेसियामा हुनुहुन्छ मलेसियामा म अहिले बिस महिना भयो म यहाँ निस्केको मलेसियामा आएको चौध महिना पछि चाहिँ उतातिर लागेको रहेछ मलाई थाहा भएन हल्का मलाई शङ्का थियो यो अब स्पष्ट भएको थिएन शङ्का चाहिँ थियो उसले फोन गर्छ मेसेज पठाउँछ भन्ने यताउता गर्छ भन्ने अरू पनि सम्झाउन थालेँ त्यहाँ त सम्झाउँदा सम्झाउँदै उसले झन् मानेन अब के गर्ने मैले त भनेको छ हजुर उसले भन्यो मैले हिजो राति पनि आधा घन्टा कुरो गरेँ उसले भन्यो पाँच तारिकको म जान्छु दाइ अनि दस तारिकको दुईटी छोरी अनि आठ जान्छु छोरीहरू घरमा लगेर छोड्छौँ हामी चाहिँ साथमै रहन्छौँ हामी छुट्टिन मर्नै परे पनि हामी छुट्टिन भनेर भनेको छ उसले त्यही हुन्छ अब के भन्ने त्यस्तो भाइ अब त्यस्तो बुढीलाई अब के सम्झाउने सोच्दैन समाजको बारेमा केही सोच्दैन अनि सुन्नु न बरु अन्यत्र दोस्रो विवाह गरेर गएको भए बरु चित्त दुख्दैन थियो होला तपाईँको आफ्नै भाइले लैजाँदाखेरि चाहिँ थियो के भन्न सक्छु म उसले त गल्ती गर्यो भन्दैमा मैले पनि गल्ती गर्नु भएन ऊ त्यो बाटो हिँड्यो भन्दैमा म पनि त्यस्तो बाटो हिँड्नु त भएन मैले त उसले मलाई आफ्नो मुखबाट भने चाहिँ मैले चाहिँ अरे अब के हुन्छ हुन्छ छोरी चाहिँ हजुरको जस्तै छन् उसले त्यस्तै घरमा लगेर छोडिदिन्छु मैले भनेको कि भाइले अब त्यही यो कुरो मसँग भएको तपाईँको उमेर कति भयो मेरो उमेर अहिले सडतिस वर्ष जति भयो अन्तिममा केही भन्न चाहनुहुन्छ सक्दैन मर्नै परे पनि हाम्रो माइप्रेम भइसक्यो भनेर तिनीहरूले भनेछन् दाई छोरासँग दिदी गर्थे तिनीहरूसँग भनेछन् त्यहाँबाट झन् तिनीहरूले पक्का भयो अरे अङ्कल अब चाहिँ बहिनीहरू चाहिँ घरमा पठाइदिनुहुन्छ भनेर तिनीहरूले भने त्यसपछि मलाई ढुक्क भयो म पनि अलन्तरामा चाहिँ के हो के होइन अब ऊ गएर बसेको छ अब पाँच महिना भइसक्यो भने अब त्यस्तै पैसा त थाहा भयो कि दाई छोराहरूलाई पठाएँ त्यहाँबाट गाउँको केटाहरूलाई पठाउँदाखेरि अहिले भने अब हामीले चाहिँ सोध्दैनौँ हामी साथमा बसियो भनेर भनेको छन् तिनीहरूले हुन्छ त तपाईँको पीडा वेदनालाई आत्मसात गर्ने एउटा गीत सुनाउँदै छुट्टिन चाहन्छौँ ल ल हुन्छ सर ल हस् हेलो कस्तो नबोल्या भन न पैसा पैसा भनेर फोन गरी केही पैसाले अर्कै सामोज गरी पैसा पैसा भनेर गरी केही पैसाले अर्कै समोज गरी बस्नु पर्यो रात दिन रोई रोई कुम्लो बोकी श्रीमाती पहिला बस्नु पर्यो रात दिन रोई रोई कुम्लो बोकी श्रीमाती पहिला कुम्लो बोकी श्रीमाती पहिला मनको व्यथा सुनाए साथी हो विदेश जान पेन भई जाति हो मनको व्यथा सुनाए साथी हो विदेश जान पेन भाइ जाति हो बस्नु पर्यो रात दिन रोइ रोइ कुम्लो बोकी श्रीमती पहिला गई बस्नु पर्यो अब हामी फेरि सालिना राणासँग कुराकानी गर्दछौँ अहिले कसरी घर चलाउनु भएको छ छोराछोरी कति छन् मेरो त पाँच वर्षको छोरा छन् एउटा अहिले अरू चाहिँ म गर्भस्थ छु एउटा मात्रै छोरा छ अनि के अरे मैले कसरी चलाउँदैछु भने अब एक दिन मेलामा जाने नुन तेल ल्याउने फेरि अर्को दिन मेलामा जाने एकदम बिचल्ली छ खर्च छैन अनि तपाईँहरूको विवाह कहिले भएको हाम्रो विवाह भएको त वर्ष वर्ष तपाईँले कल्पना पनि गर्नु भएको थिएन होला आफ्नै भाउजूलाई लैजाला भन्ने त कल्पनै गर्न सकिँदैन हाम्रो समाजमा त भाउजू उसले फेरि मलाई विदेशबाट फोन नगर्ने पैसा नपठाउने फेरि उसको आमाले फेरि सिकाउने रहेछ पैसा पठाउँदै नपठा यो भाग भनेर मलाई सोचेर त्यसपछि त्यस्तै कुरा गर्ने छोरासित यो वैदेशिक रोजगारले कतिपय महिलाहरूले श्रीमानले पठाएको पैसा पनि मासेका छन् विकृति पनि गरेका छन् तर कतिपय महिलाहरू घर परिवारले कुरा लगाएर पनि एकदम पीडित बनेका छन् नभए नभएका खेल लगाउने आदि इत्यादि होइन कुरा लगाइदिएपछि पैसा नपठाइदिने यस्तो कारणले पनि कतिपय महिला पीडित छन् होइन त हजुर माइत जाउँ भने पनि टाढा छ हेर्नुहोस् मेरो माइत दार्जिलिङ हो पैसा पनि दिँदैनन् यो घरबाट मैले कति भनिसकेँ म माइत जान्छु मलाई पैसा देऊ भनेर कतिचोटि भनी तर मलाई माइत जाने पैसा पनि देखेन अब माइत पनि दार्जिलिङ हो मेरो फोन आउने धरि पनि मेरो खोसेर लगिदिएको हो त्यसैले माइत जाने पैसा छैन माइतीको याद आएको थियो होला है मलाई त कुरा गर्दा गर्दै पनि त्यस्तै भएको छ किन नहुने मेरो छोरासित बोलेको नि मेरो छोराले पनि भन्छु भन्नु भएको थियो त्यसपछि फेरि दुखी त किन कसलाई हुन्न र आजसम्म मैले न त आफ्नो आमा बाउ भन्नु छ न त आफ्नो आमा बाउको कुरा गर्नु छ आमा बाउलाई पनि देखिएको छैन पाँच छ वर्ष भइसक्यो बिहा भएको र पनि म एकचोटि पनि माइत गई छैन दाइ माइती देशको सम्झनाले एकदम सताएको छ तपाईँलाई हजुर अनि त्यति टाढाबाट विवाह गरेर आउनुभयो विश्वास गरेर तर अहिले गएर श्रीमानले विश्वासघात गरिदिनु भयो है